टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै का बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक द्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे शोरूम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुनो हजुर यस अर्पण साथ में Jay Galeshwar real estate and housing प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W dot radio Arpan dot com dot np मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल प्रधानमन्त्री सुशील कोइरालालाई फोक्सोमा क्यान्सर भएको पुष्टि भएको छ अमेरिकाको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण गरेपछि क्यान्सर भएको पुष्टि भएको छ प्रधानमन्त्री कोइरालाको साथमा रहनुभएका उहाँका निजी चिकित्सक डाक्टर कवीरनाथ योगीलाई उद्धित गर्दै संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग ले निकालेको विज्ञप्तिमा प्रधानमन्त्री कोइरालालाई चिकित्सकहरूले रेडियोथेरापीको सिफारिस गरेको पनि सुझाव दिनुभएको छ क्रोनिक ब्रोकाइट ब्रोङ्काइटिसका कारण फोक्सोको अपरेसन गर्न नमिल्ने भन्दै चिकित्सकहरूले रेडियोथेरापी गर्न सुझाव दिएका छन् प्रधानमन्त्री कोइरालाको आजदेखि नै रेडियोथेरापी सुरु हुँदैछ संविधान सभाको बैठकमा तत्कालीन सांस्कृतिक र सामाजिक ऐक्यबद्धताका आधार निर्माण समितिको प्रतिवेदनमाथि केन्द्रित छलफल आज पनि जारी छ सो प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमतिको विषय र तत्कालीन अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको मस्यौदामा भएका निर्क्यौल सम्बन्धी प्रतिवेदनको एकीकृत रूपमा हिजोदेखि नै छलफल सुरु भएको हो आजको बैठकमा नेपाली कंग्रेसका अर्जुन नरसिंह केसीले बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक विविधता विविधतालाई देशको सम्प्रदायका रूपमा लिनुपर्ने लोकतन्त्रमा समावेशितालाई सँगसँगै लिएर अगाडि बढ्नुपर्ने धारणा राख्नु भएको छ उहाँले सीमान्तकृत तथा अल्पसंख्यक समुदायका हक अधिकार संरक्षणका लागि विशेष सुविधा दिए पनि अग्राधिकारका रूपमा जोड्न नहुने बताउनु भएको छ त्यस्तै ए नेकपा माओवादीका मणि पोखरेलले अल्पसंख्यक तथा सीमान्तकृत समुदायको अधिकारको सुनिश्चितताका साथै विशेष सुविधाको व्यवस्था गरेको र भूमि तथा प्राकृतिक स्रोतमा विशेष व्यवस्था गरेकाले यसबाट जनपक्षीय संविधान बन्ने आधार देखिएको बताउनु भएको छ त्यसै गरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो दलले पेश गरेको फरक मत छलफलमा नराखिएको भन्दै गुनासो गर्नु भएको छ उहाँले धर्म जाति वर्ग क्षेत्रबीच परम्परा देखिने विद्यमान विविधता नै एकताको आधार मान्नुपर्ने र सबै धर्मलाई समान अवसर दिनुपर्नेमा जोड दिनु भएको छ बैठक अहिले पनि जारी छ संविधान सभा राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डाक्टर बाबुराम भट्टराईले माघ आठ गते भित्र संविधान बन्ने आधार तयार भएको बताउनु भएको छ आज एक पत्रकार सम्मेलन गरी भटुराईले अहिलेसम्मको काम सन्तोषजनक रहेको र तोकिएको समयमा संविधान बन्ने आधार तयार भएको बताउनु भएको छ उहाँले यही ढङ्गले काम भएमा भदौ अन्तिमसम्ममा प्रतिवेदन तयार हुने र माघ आठमा संविधान जारी हुने दावी गर्नु भएको छ भटुराईले सभासदले छलफल गर्न पाउनुपर्ने माग गरेकाले विगतको सही संवैधानिक समिति र विवाद समाधान उपसमितिले गरेका सहमतिका विषयमा पनि छलफल अगाडि बढाउने जानकारी दिनुभएको छ राज्य पुनर्संरचनाका पच्चिस र अरू एक गरी एक सय विवादका मुद्दा रहेको र त्यसमा चार चरणमा छलफल हुने पनि उहाँले जानकारी दिनुभएको छ विवादका विषयमा सहमति गर्न उपसमिति बनाउने त्यसपछि शीर्ष नेताको तहमा छलफल गरी राजनीतिक समितिमा छलफल गरेर संविधान सभामा पठाउने उहाँले बताउनु भएको छ नेकपा माओवादीलाई सहमतिमा ल्याउन राजनीतिक सभा गर्ने मिलेर दुवै पक्षले जित्ने गरी सहमति गर्ने प्रयास भइरहेको पनि भट्टराईले जानकारी दिनुभएको छ नेकपा एमालेको आगामी नौ महाधिवेशन तयारीबारे छलफल गर्न महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक अहिले बसिरहेको छ पार्टी कार्यालय बल्कोमा जारी बैठकमा नौ महाधिवेशन सफल पार्नका लागि गर्नुपर्ने आवश्यक काम र विभिन्न समितिहरूको जिम्मेवारीका विषयमा छलफल चलिरहेको छ आजको बैठकले महाधिवेशन सम्पन्न गर्न सुरक्षा व्यवस्था स्वयंसेवक परिचालन आर्थिक स्रोत सङ्कलन प्रचार प्रसार लगायतका विषयमा जिम्मेवारी बाँडफाँड गर्ने मूल व्यवस्थापन समितिका सदस्य एवं पार्टी सचिव शङ्कर पोखरेलले जानकारी दिनुभएको छ यता अध्यक्षका प्रत्याशी दुई वरिष्ठ नेता माधव कुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली बीचको विवादका कारण महाधिवेशनको लागि सबै जिल्लामा प्रतिनिधि छनौट समेत हुन सकेको छैन असार दस भित्र नै प्रतिनिधि छनौट गर्ने भनिए पनि आजसम्म सबै जिल्लाको नाम सार्वजनिक भने हुन सकेको छैन आज काठमाडौँ क्षेत्र नम्बर दुई र कैलाली क्षेत्र नम्बर छमा प्रतिनिधि छनौटको काम पनि भइरहेको छ दुवै क्षेत्रमा दुई पक्षबीच विवाद भइरहेकाले आज पनि प्रतिनिधि छनौटको काम टुङ्गो लाग्ने अवस्था नदेखिएको बुझिएको छ नाइजेरियाको राजधानी आबुजाको एक व्यस्त व्यापारिक क्षेत्र उसुमा गराइएको बम विस्फोटमा कम्तीमा एक्काइसजनाको मृत्यु भएको छ एउटा सपिङ कम्प्लेक्स नजिकै गरिएको सो विस्फोटमा अन्य बाहन्नजना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन तर पछिल्लो समय उग्रवादी संगठन बोको हरामले आबुजालाई लक्षित गरी बम विस्फोट गराउँदै आएको छ खेल समाचार विश्वकप फुटबल अन्तर्गत समूह चरणका अन्तिम खेल आज हुँदैछ अहिलेसम्म प्री क्वार्टर फाइनलमा पुग्ने सोह्र मध्ये बाह्र टिमको टुङ्गो लागिसकेको छ भने आज बाँकी चार टिमको पनि टुङ्गो लाग्नेछ आज राति पाउने दस बजे हुने खेलमा जर्मनी र अमेरिका तथा पोर्चुगल र घाना भिन्ने भएका छन् आजको खेलमा जर्मनी र अमेरिकाले बराबरी खेले दुवै टिम प्री क्वार्टर फाइनलमा पुग्नेछन् भने पराजित हुने टिमलाई पोर्चुगल र घाना बीचको नतिजाले प्रभाव पार्नेछ प्री क्वार्टर फाइनल प्रवेशका लागि पोर्चुगलको अङ्कगणितीय समीकरण मात्रै बचेको छ राति पाउने दुई बजेपछि हुने खेलमा अल्जेरिया अल्जेरिया र रसिया तथा बेल्जियम र दक्षिण कोरिया भिड्ने भएका छन् यस समूहबाट बेल्जियमले प्री क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ भने अर्को टिमको टुङ्गो आजको खेलले मात्रै लगाउनेछ हस् त यसका साथै अपराह्न चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी प्रति दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष पलम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस मनोरञ्जनका लागि सुन्नु हजुर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा